नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सूर्यसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको यो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तपाईँ सदाको मङ्गलबार बेलुकी पाँच बजेको अर्पण बुलेटिनपछि सुन्न सक्नुहुनेछ र कार्यक्रममा विशेष गरी हामीले वैदेशिक रोजगारको सिलसिलामा विदेश लाग्नुभएका र गएर आइसक्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूसँगको कुराकानी प्रस्तुत गर्ने गर्छौँ साथै विदेश जानु पूर्व र गई गएर आइसकेपछि पनि ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गर्नुका साथै विदेशमा रहँदा प्रत्यक्ष भोगेका दुःख सुखका कुराहरू पनि प्रस्तुत गर्ने गर्छौँ गत हप्ता पनि हामीले रत्नगर साथ टिकौलीका प्रेम अम्गाईसँग प्रत्यक्ष उहाँसँग कुराकानी गऱ्यौँ जो निकै लामो समयसम्म विदेशमा रहेर निकै दुःख भोगेर नेपाल आएर थुप्रै कामहरू गर्नुभएको थियो उहाँसँग कुराकानी गऱ्यौँ भने आज पनि हामीले थुप्रै घर फर्कन नसकेका बिलौनाहरू र विदेशमा गएर हत्या गरिसकेका चेलीका परिवारहरू नेपालमा नभेटिएको तथा अन्य मुलुक जाँदै हुनुहुन्छ भने ठग्ने जुन गिरोहहरू छ त्यसबारे पनि जानकारी दिनेछौँ आउनुहोस् त्योभन्दा पहिले सुनौँ एउटा सुमधुर आवाज पनि नचाउने अभिया You. यो सुमधुर आवाजपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रममा मैले अघि नै बताइसकेँ खाडी तथा अन्य मुलुकमा गएर थुप्रै ठगीमा परेका घटनाहरू हामीले सुन्यौँ र समस्याका समाधानहरू पनि गरेको उपायहरू हामीले बुझिसक्यौँ र त्यस्तै तपाईँ कतै जाँदै हुनुहुन्छ भने त्यही ठगीबाट बच्नको लागि थुप्रै राष्ट्रहरूको बारेमा जानकारी लिनु आवश्यक हुन्छ र आज अफ्रिका जान लाग्नु भएको छ भने ठगीमा परिनुपर्छ भने त्यसको अगावै केही जानकारीको लागि हामी यहाँ एउटा प्रस्तुत गर्ने गर्छौँ गत जनवरीमा केन्याको नौरोबी स्थित विमानस्थलमा उत्रिँदा भीमदत्त नगरपालिका एघार भुजेलाका जितु अधिकारीका हातमा नियुक्ति पत्र थियो त्यसमा लेखेको थियो मुम्बासा होटल दिल्ली सिक्स वा वेटर दिल्ली सिक्समा वेटर कामको लागि कागजमा लेखेको थियो तलब मासिक थियो एक हजार दुई सय अमेरिकी डलर हिन्दू महासागरको तटमा अवस्थित पर्यटकीय तथा व्यापारिक नगरी मुम्बासा पुगेपछि उनले चाल पाए उनी ठगिएका रहेछन् के को काम पाउन उल्टै होटलमा बन्धक बनाएर राखियो नेपाल फर्केका अधिकारीले भने हामीले घरबाट पैसा मगाएर नेपाल फर्क्यौँ वास्तवमा यसरी ठगिनुभन्दा पहिले नै अफ्रिकाको बारेमा जानकारी पाएको भए पक्कै पनि उहाँ ठगीमा पर्नु हुँदैन थियो होला त्यस्तै रोजगारीका लागि भन्दै केन्या पुर्याएर ठगिएका अधिकारी एक्ला थिएनन् करिब दुई महिना लगाएर उनी नेपाल फर्के त्यहाँ हामी बाह्रजना थियौँ उनले भने अझै एकजना साथी फर्कन लागेको हवाई टिकट गरी उनको दस लाख रुपियाँ खर्च भएको छ उनले भने एकजना बराबर छ लाख रुपियाँ दलाललाई बुझाएका थियौँ पैसा फिर्ता पाउने आशमा उनी अहिले काठमाडौँमा छन् उनी लगायत अन्यले वैदेशिक रोजगार विभागमा कारबाही र क्षतिपूर्ति माग गर्दै निवेदन दिएका छन् तर उनलाई पुरै पैसा असुली हुनेमा शङ्का छ भर्खरै एकजना दलाल पक्राउ पर्यो उनले भने अरू चाहिँ सम्पर्कविहीन छन् उनी मात्रै होइनन् राम्रो रोजगारीको लोभमा पछिल्लो पटक अफ्रिका लगेर अलपत्र पर्नेको सङ्ख्या बढ्दै गएको छ केन्यामा मात्रै एक भन्दा बढी अल्पत्र परेका नेपालीलाई भेटे उनले भने केहीलाई युरोप पुर्याउने भन्दै अल्पत्र पारेर छाडिएको छ दक्षिण Africa Madagascar Ghana Nigeria Tanzania Kenya लगायतका देशमा रोजगारीका लागि भन्दै लगेर छाड्ने गरिएको छ यो कार्यमा नेपाली र भारतीय दलाल बढी सक्रिय देखिएका छन् नेपालबाट श्रम स्वीकृति बिनै भारतीय तथा नेपाली दलालले भारतको बाटो हुँदै गैर कानुनी रूपमा अफ्रिका जाने अधिकांश अलपत्र पर्ने गरेका छन् गैरावासी नेपाली सङ्घ अफ्रिकाका संयोजक एकमत थापाले पछिल्लो समयमा अफ्रिकामा राम्रो रोजगारीको आश्वासन दिएर ठगी गर्ने क्रम बढेको बताए उनले भने अफ्रिका आउनु अघि नेपालीले सतर्कता अप्नाउनुपर्छ भारतका बाटो हुँदै नेपालीलाई अफ्रिका ल्याउने गरिएको थापाको भनाइ छ उनले भने त्यस्ता व्यक्तिहरू ठगिने सम्भावना बढी छ अफ्रिकामा रोजगारीका लागि आउनु अघि सावधानी पर्ने त्यहाँ रहेका नेपालीको सुझाव पनि छ एनआरएन केन्याका अध्यक्ष कुलबहादुर कार्कीले रोजगारीमा जाने स्थानको बारेमा त्यहाँ पुगेका नेपालीहरूसँग पुरै जानकारी लिएर मात्रै आउन सुझाव दिएका छन् अफ्रिकाका एघारवटा देशमा एनआरएनको शाखा गठन भइसकेको छ एनआरएन तान्जानियाका अध्यक्ष भरत रिजालले रोजगारीका लागि अफ्रिका आउन लागेका व्यक्ति कम्पनीबारे सोधपुछ गर्नुपर्ने बताए हामीसँग सम्पर्क राखे एक दुई दिनमा रोजगारीमा जान लागेका कम्पनीबारे जानकारी दिन सक्छौँ रिजालले भने यसो गरेमा अफ्रिका आउने व्यक्तिलाई ठगिनबाट जोगाउन सकिन्छ उनले तान्जनियाको नेपाललाई एनआरएन लाइभ भिसाको दुरुपयोग गरी ठग्ने गरेको बताए तान्जनियामा तिन महिनाका लागि एनआरएन एराइभल भिसा पाइन्छ रिजालले भने त्यसैले विभिन्न देशमा काम लगाइदिने भन्दै दलालले तान्जनिया पुर्याउने गरेका छन् तर पछि त्यसै छाडेर भाग्ने गरेका छन् उनले श्रम विभागको स्वीकृति बिना आउने नेपाली आर्थिक तथा शारीरिक शोषणको जोखिम रहेको बताए तान्जनियामा श्रम स्वीकृति नलिई तिन महिने पर्यटक भिसामा नेपाली महिला डान्स बारमा काम गर्ने गरेको भन्दै उनले त्यस्ता महिला बढी शारीरिक तथा आर्थिक शोषण परेको बताए कामदारहरूको रूपमा जानेहरू सम्पर्कमा आउन चाहँदैनन् उनीहरूको काम गर्ने अवस्था त्यहाँ राम्रो छैन रिजालले भने उनीहरू आर्थिक तथा शारीरिक शोषणमा पर्ने गरेका छन् एनआरएनको पहलमा सन् दुई हजार दस मात्रै गैर कानुनी तान्जानियामा बसेको भन्दै जेल परेका नेपालीलाई स्वदेश फर्काइएको थियो अफ्रिका महादेशमा सिपपुलक रोजगारीको मात्र अवसर रहेको भन्दै रिजालले भने तान्जानियामा स्नातक गरेको व्यक्तिले मात्रै श्रम स्वीकृति पाउँछ केन्याका अध्यक्ष कार्की दक्ष व्यक्तिलाई मात्रै अमेरिका आउन सुझाव दिन्छन् अफ्रिकामा शारीरिक श्रम गर्ने व्यक्तिको जागिर पाउने सम्भावना छैन उनले भने उनीहरूले व्यावसायिक प्राविधिक र व्यवस्थापक तहका कर्मचारीलाई मात्रै रोजगारी दिने गरेका छन् कार्कीले दक्ष व्यक्तिलाई पनि आउँदा एनआरएन वा नेपाली दूतावासमा मात्रै सम्पर्कमा राखेर आउन सुझाव दिए पूर्वी अफ्रिकाका विभिन्न देशमा पाँच हजार नेपालीहरू काम गर्दै आइरहेका छन् आदरणीय श्रोता वास्तवमा अफ्रिका आफैमा स्नातक तह उत्तीर्ण गरेका नेपालीहरूको लागि मात्रै भनेर जति जानकारी पाएका छन् तिनीहरू अफ्रिका लागिसकेपछि पनि त्यति ठगीमा नपरेको त्यहाँ बसोबास गर्ने नेपालीहरू बताउँछन् त्यस्तै विभिन्न देशमा गइसकेपछि घर फर्कनको लागि नपाइसकेपछि बिलाउन गरेका थुप्रै उदाहरणहरू पनि हामी पाउने गर्छौँ यस्तै मलेसियामा धन कमाउन भनेर ठुलो सपना बोकेर साढे चार वर्षअघि मलेसिया हानिएका काठमाडौँका गोकर्णका विकास भण्डारी यतिखेर आफैलाई दोषी देखिरहेका छन् विदेशको झिलिमिली कल्पना गर्ने परदेशिदा देखेको उनको सपना भथाभङ्ग हुँदैछ यतिखेर सुरक्षा गार्डको काममा आएका हुने पाँच महिना यता अँध्यारोमा रात गुजारिरहेका छन् त्यसमाथि पारिश्रमिक नपाएको त पाँच महिना भइसक्यो रातभर सुरक्षा गार्डको कामको अनिदोले हैरानीलाई दिनभर एउटा रुखको फेदमा सुस्ताउँदैमा विकास र सर्लाहीका विश्वजङ सिंहको दैनिकी बितिरहेको छ अन्धकारमै महिनौ बित्यो रातभरि जागराम बसेर ड्युटी गर्नुपर्छ दिनभर कम्पनी नजिकैको एउटा रुखको छहारी मुनि सुत्छौँ विकासले भावुक हुँदै थपे पानी परेका बेला समस्या हुने देखेर आफैले टिनको ओत लगाएर छाप्रो बनाएका उनी भन्छन् वरिपरि झाडी भएकाले लामखुट्टेर सर्पको निकै डर हुने गर्छ कम्पनीले नोभेम्बरदेखि बत्तीको पैसा नबुझाएकाले उनीहरू बस्दै आएको होस्टलमा बत्ती काटिएको छ बत्ती नभएकाले खाना पकाएर खाना समेत समस्या छ मोबाइल चार्ज गर्न केही पर अर्कै कम्पनीमा काम गर्ने नेपाली साथीहरूको होस्टल जाने गरेका छौँ पानी पनि कहिले बन्द हुने हो ठेगान छैन बत्ती काटिएपछि उनीहरू कोठामा सुत्न बस्न गर्मी हुने भएकाले नजिकैको रुखको फेदमा छाप्रो बनाई बस्न थालेका छन् चाहिँ हेप हेङ नामक उक्त कम्पनीको केलाङ स्थित शाखामा यस्तो दुर्दशा खेपिरहेका यी दुई मात्र होइनन् विभिन्न स्थानमा रहेका उक्त कम्पनीका अन्य शाखामा काम गर्ने अठार नेपालीले पनि छ महिना यताका पारिश्रमिक पाएका छैनन् कम्पनीको अपरेटिङ विभाग गत अक्टोबरदेखि आर्थिक मन्दीका कारण ठप्प छ विकासका अनुसार कम्पनीको कागजपत्र ठप्प भएपछि कामकाज ठप्प भएपछि यसका विभिन्न शाखामा कार्य सबै नेपाली बिना काम होस्टलमै खुम्चिनुपर्ने बाध्यता छ हाम्रो चाहिँ सुरक्षा गार्डको काम भएकाले गरिरहेका छौँ तर अरू साथीहरूको काम नै छैन तलब पनि दिएको छैन उनले सुनाए न त कम्पनीले घर फर्काउँछ न त तलब दिन्छ हामी सबै समस्यामा परेका छौँ खाना खानाका लागि कम्पनीले प्रत्येक कामदारलाई मासिक दुई सय रिङ्गेट दिने गरेको छ कम्पनीले खानाका लागि मासिक दुई सय रिङ्गेट दिन्छ तर पकाएर खान बत्ती छैन उनले थपे तेल किनेर चलाऊ बिल तिर्छौँ भनेर जेनेरेटर दिएको छ खाना बनाउन मात्रै प्रयोग गर्छौँ बत्ती बाल्न पङ्खा चलाउन त तेल किन्ने पैसै छैन अघिल्लो पटक तेल किनेको पैसा कम्पनीले अझै नदिएको उनले बताए डिसेम्बरसम्म भिसा छ काम गरेको तलब देऊ काम दिन नसक्ने भए हामीलाई घर फर्काऊ कम्पनीका प्रतिनिधिलाई भनेको बताउँदै उनले भने तर अर्को महिना हुन्छ भन्दा भन्दै पाँच महिनौ बित्यो काठमाडौँ स्थित रिभाइभ नेपाल प्राली मार्फत आएका उनीहरू महिनौको तलब नपाएकोले लगत्तै पीडा बोकेर दुई पटक नेपाली दूतावास पुगे तर दूतावासले यहाँ हुँदैन श्रम कार्यालय जानुस् भनेर फर्काइदियो उस्तै समस्या र उही कम्पनीका बाह्रजना गएका थियौँ यहाँ हुँदैन नजिकैको श्रम कार्यालयमा जानुस् भनेर ठेगाना दिएर फर्काइयो दूतावासका श्रम सहचारी अमल किरण ढकालले भने सेवाग्राही तथा पीडितहरू धेरै आएकाले उनीहरूलाई त्यसरी सुझाइएको बताए दूतावासको अमिलो जवाफपछि न्याय माग्दै उनीहरू गत साता श्रम कार्यालयमा पनि पुगे आफ्नै दूतावासले नहेरे पनि श्रम कार्यालय गयौँ अनि सबै सुनायौँ त्यहाँ सबै विवरण टिपेर राखे हामी फोन गर्छौँ भनेका छन् त्यही फोनको आशमा छौँ विकासले भने बाँकी तलब फिलाइदेऊ र सकुशल घर फर्काइदेऊ वास्तवमा यसरी घर फर्कन नपाइकन त्यहाँ बिलाउन गरेर बसेका थुप्रै नेपालीहरू मलेसिया मात्र होइन खाडी मुलुकका थुप्रै राष्ट्रहरूमा छन् भने अन्य गुलियो सपना देखाएर अफ्रिका अस्ट्रेलिया पढाउने यस्ता सपनाहरूबाट पनि उनीहरू अलपत्र परिरहेका छन् तसर्थ विभिन्न घटनाहरूबाट नेपाली कामदारहरू त्यहाँबाट नेपाल फर्कन सकेका त छैनन् नै अझ कतिपय नेपालीहरू कुनै राष्ट्रमा गएर हत्या भइसकेपछि उनीहरूको थुप्रै चाहना इच्छाहरू त्यहीँ सखा भइसकेपछि नेपालमा उनीहरूलाई कुनै म्यान पावर कम्पनीले पिसी गरेर अथवा एउटाको पासपोर्टमा अर्कोको फोटो टाँसेर पनि विदेश पठाइएको चलन हामीले देखेका छौँ त्यस्तै इराकमा एउटा नारीको हत्या भयो र हत्या भइसकेपछि नेपालमा खबर आयो खबर आइसकेपछि नेपालमा उनको परिवार भेटिएनन् कारण के छ त्यतापट्टि लागौँ प्रतिबन्धित मुलुक इराकमा जहाँ कि काम गर्नको लागि नेपाल सरकारले इजाजत दिएको छैन तैपनि धादिङ टिप्लिङ कि सुमिता तामाङको एक महिना अघि हत्या भएको सूचना परराष्ट्रमा आए पनि तामाङको घर ठेगाना पत्ता लाग्न सकेको छैन राजधानी बगदाद नजिकैको जाद्रियामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च अठाइस अथवा चैत्र पन्ध्रको बिहान छ बजे भान्सामा काम गरिरहेको बेला घर मालिककै छोराले छुरा प्रहार गरी हत्या गरेका थिए मानसिक सन्तुलन ठिक नभएको छोराले निर्मम ढङ्गले हत्या गरेको र उनको सब स्थानीय अस्पतालमा राखेको जानकारी परराष्ट्रका कन्सुलर शाखा विभाग मामला हेर्ने इस्लामाबाद नियोग समक्ष दर्तामा छ तर धादिङको जिल्ला प्रशासन ल्याउन खोजिए पनि तिप्लिङ छमा उनलाई चिन्ने कोही पाइएन परराष्ट्रका एक अधिकारीले भने तेइस वर्षीय सुमिताको बुबा आमाको नाम दुर्गा र सुषमा तामाङ रहेको र सोही आधारमा घरको पहिचान गरेर सब फर्काउने कुटनीतिक प्रयासका लागि पहल थालिएको एक महिना भइसकेको छ तर सुमिता तामाङको नाममा अरू कसैको नक्कली पासपोर्ट अथवा पिसी प्रयोग गरिएको हुन सक्ने अनुमान परराष्ट्रले गरेको छ यो घटनाबारे जानकार रहेका गैर आवासीय नेपाली सङ्घ युराकका अध्यक्ष लालकाजी गुरुङले दुई वर्षको काम गर्ने सम्झौता सकिएपछि तेइस वर्षीय सुमितालाई गत चैत्रको दोस्रो साता जाद्रिया स्थित नयाँ घरमा ल्याइएको जानकारी दिएका थिए उनका अनुसार इराकमा हाल तिस हजारभन्दा बढी नेपाली रहेकोमा पाँच हजार जति महिला छन् इराकभित्र पनि स्वतन्त्र राज्य झैँ रहेको कुर्दिस्तान अर्वेल र सुलेमानिया आसपासमा अधिकांश नेपाली युवती कार्यरत रहेको गुरुङले बताए अढाई वर्षअघि अमेरिकी सेनाको कन्ट्रोल कमान्डले इराकमा कार्यरत गैर कानुनी कामदारहरूलाई बिस दिनभित्र इराक छाड्न आदेश दिएपछि नेपाल सरकारले मन्त्री स्तरमा निर्णय गरेर दुई हजार सडसट्ठी साउन बाह्रमा इराकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो तर कागजी अर्थमा मात्र रहेको यो फुकुवापछि अहिलेसम्म कुनै नेपाली अध्ययन टोली बगदाद जान सकेको छैन इराक मामला हेर्ने इस्लामाबाद स्थित राजदूतले समेत बगदाद गएर आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन सकेको छैन इराकी भूमिमा बाह्र नेपालीको नृशंस हत्या भएपछि दुई हजार एकसट्ठी भदौ सोह्रदेखि यो मुलुक प्रतिबन्ध सूचीमा छ वास्तवमा प्रतिबन्ध लगाइए पनि नेपाली कामदारहरू त्यहाँ जान छोडेका छैनन् किनकि नेपाली दलालहरूले नै त्यहाँसम्म पुर्याउने एउटा माध्यम छ जुन गिरोहहरू छ ती गिरोहहरूले इराक जस्तो प्रतिबन्ध राष्ट्रमा पनि पठाइसकेका छन् र नेपाली अन्य बेरोजगारको कारणले नेपालीहरू पनि जाने चलन छ यसले गर्दा यसरी हत्या भइराखेको अवस्थामा निजको घर कहाँ हो भनेर जुन पासपोर्टमा पिसी गरियो त्यस कारणले पनि मानिसहरू सफल भएका छैनन् जसको हत्या भएको छ त्यही राष्ट्रमा बसिरहनु परेको छ र नेपालमा जसरी ल्याउनु पर्ने हो जुन समयमा ल्याउनु पर्ने हो त्यो ल्याउन सकिरहेको छैन यस्तो अवस्थामा नेपाल सरकार र सम्बन्धित रोजगार विभागले आवश्यक ध्यान दिनु जरुरी छ आदरणीय श्रोता तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम देश विदेश अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको यो कार्यक्रम देश विदेश हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ पनि विदेश जाँदै हुनुहुन्छ वा गएर आइसक्नु भएको छ र तपाईँलाई केही समस्या उत्पन्न भएको छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि रेडियो अर्पणको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा तपाईँसँग इन्टरनेटको सुविधा छ भने radio Arpan news at the rate Gmail dot कममा पनि सम्पर्क गर्न सक्नुहुनेछ हस्त कार्यक्रम सुनेर तिनजेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद धन्यवाद प्राविधिक मित्र सूर्यलाई र म कार्यक्रम सञ्चालक रविबाट बिदा हुन्छु नमस्कार